प्रतिक्रिया छ एनेकपा माओवादी र मधेसी मोर्चाले प्रचारको लागि समय र रकमको सीमा तोकिन नहुने बताएका छन् यो आचार संहितामा समेत किन यस्तो विमति आचार संहिताले त चुनाव स्वच्छ हुन सघाउनु पर्ने होइन र अबको चुनाव कस्तो हुनुपर्छ निर्वाचन नजिकिए पनि विवाद समाधान हुन सकेका छैनन् विरोधमा उत्रिएका तेत्तीस दल वार्तामा आएका छैनन् उनीहरूलाई कसरी चुनावी कार्यक्रममा सहभागी गराउने त्यस्तै चुनावको आसपासमा आएर पार्टी फुट्ने वा एकीकरण हुने र नेता कार्यकर्ताहरू अर्को पार्टीमा प्रवेश गर्ने लर्को चलिरहेको छ अघिल्लो महिना मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भयो नयाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्नुभयो सूर्यबहादुर थापा केही दलका माथिल्लो तहका नेताहरू अर्को पार्टीमा छिरे कसरी नयाँ पार्टी नै जन्माए एकता वा छुट्टिने यो क्रमले राजनीति बलियो बनाउँछ कि कमजोर यसको असर चुनावमा के होला आज हामी यिनै विषयको सेरफेरमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणासँग कुराकानी गर्दैछौँ सोह्र साठी शून्य एक तिन चार पाँच सात हाम्रो पैसा नलाग्ने फोन नम्बर हो त्यसै गरी हामीलाई मोबाइल प्रोग्राम श्रोताले एसएमएस गर्न सक्नुहुन्छ नेपाल श्रोताको छोटो रूप एनसी टाइप गरी स्पेस दिनुहोस् र पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामी फेसबुकमा छौँ त्यसै गरी ट्विटरमा छौँ तपाईँहरूले हामीलाई त्यहाँ पनि भेट्टाउन सक्नुहुन्छ राणाजी नेपाल तपाईँलाई स्वागत छ धन्यवाद लगभग एक महिना अलि छेउछाउ भयो तपाईँको पार्टी एकता भएको यो पार्टी एकता पछिको दिनचर्या कसरी चल्दैछ ठिकै चलिरहेछ अब चाहिँ पार्टी एक भएर अब चाहिँ चुनावको तयारीमा हामी जुट्या छौँ अहिले मुख्य कुरा अहिले बिचमा मङ्सिर मङ्सिर चार गते चुनाव हुन्छ कि हुँदैन भन्ने चाहिँ दुविधा धेरै फैलिएको थियो अहिले हालसाल आएर अब मङ्सिर मङ्सिर चार गते चुनाव हुन्छ भन्ने सुनिश्चितता छाएको छ अब यो सुनिश्चितता छाएपछि त्यो चुनावको तयारीमा चाहिँ सबै जुट्नु परेको छ र चुनावको तयारीमा हामी जुटिरहेका छौँ लामो समयपछि पार्टी एकता भयो बडो लामो समय हामीलाई चाहिँ झन्डै तिन वर्ष लगभग लाग्यो छलफल छलफलमै तिन वर्ष बित्यो छलफल मात्रै होइन तपाईँको हामीले चाहिँ एउटा नयाँ प्रक्रिया एकताको एउटा नयाँ प्रक्रिया हामीले अप्नायौँ त्यो के भने तलबाट मिलेर आउने र ज्वरोबाट मिलेर आउने प्रक्रिया चाहिँ हामीले अप्नाएको हुँदाखेरिमा हाम्रो एकता साँच्चीको मजबुत भएको छ हामीले पहिला गाउँ वडामा एक भयौँ अनि गाउँमा एक भयौँ अनि निर्वाचन क्षेत्रमा एक भयौँ अनि जिल्लामा एक भयौँ लास्टमा गएर केन्द्रीय महाधिवेशनबाट राष्ट्रमा एक भयौँ र सबै श्रृङ्खलामा त्यस्तो नराम्रो घटना केही पनि भएन र यो स्मुथली चल्यो के केले एक बनायो राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सिद्धान्त एकै थियो पहिल्यै केही फरक थिएन अब भनौँ न महत्वाकांक्षा र केही सोचले चाहिँ अलग पारेको थियो त्यो महत्वाकांक्षा र सोचले अलग पारेको कुरालाई चाहिँ अहिले हामीले विलिन गरेर एक हुन खोज अगाडि बढेका छौँ त्यो एक भएको बाटो चाहिँ राष्ट्र मलाई लाग्छ पार्टीलाई साँच्चीकै मजबुत बनाएको छ तपाईँले भन्न खोज्नुभएको महत्वाकांक्षा पद पद पद hmm, अब चाहिँ विभिन्न अब साटोलाई को अध्यक्ष हुने भन्ने चाहिँ प्रश्न थियो यो यो कुरामा धेरै उ गरेर नराखौँ बरु यो चाहिँ कुरा छिनिदिउँ भनेर मैले चाहिँ त्यागै गरेँ दृष्टान्तको लागि अध्यक्षको म अध्यक्षको पदमा उठेको भएदेखि म जित्थेँ तर जित्ने हुँदाहुँदै पनि मैले छोडेँ किनभने पार्टी एकता पार्टी ठुलो हुनु अहिलेको अवस्थामा को अध्यक्ष हुनुभन्दा बढी महत्त्वपूर्ण छ भनेर ठानेर मैले चाहिँ त्यो छोडिदिएँ अब जस्तो पार्टी एकीकरणको सवालमा अलिकति ठुलो हिसाबले कुरा गर्ने हो भने नेपाली कङ्ग्रेस पनि एकीकरणमा गयो यद्यपि केही विवादहरू अझै पनि तल तहमा देखिरहेका छन् हुन त तपाईँले केही नयाँ प्रयोग गर्नुभएको छ मूल त सधैँ पार्टीहरू जुट्दाखेरि केन्द्रमा जुटेपछि त्यसको प्रभाव चाहिँ बिस्तारै जिल्ला कमिटी गाउँ कमिटीमा देखिँदै जान्थ्यो तर तपाईँहरूले अहिले चाहिँ तल मिलाउँ त्यसपछि माथि मिल्दाखेरि त्यसको असर राम्रो हुन्छ भनेर भन्नुभयो एकीकरण पछाडिको अवस्था के देख्नुहुन्छ के केही सङ्केतहरू छन् जसले चाहिँ तपाईँहरूको तपाईँहरूले जुन नयाँ प्रयोग गर्नुभयो त्यसले पारेको प्रभावहरू देखाउँछ जस्तो तपाईँहरूले गाउँ कमिटी वा पहिला वडा कमिटी गाउँ कमिटी जिल्लासँग मिलेर अनि केन्द्रमा आएर एकता गर्नुभयो नि त त्यसको प्रभाव के देखिरहनु भएको छ के भएको छ अहिले तल्लो तहमा तल्लो तहमा त्यो के भयो भने नि तपाईँको त्यो ज्वरोबाट मिल्दै आउँदाखेरिमा एक त तल्लो तहमा पहिला भयो होइन वडा एक भयो अनि चाहिँ तपाईँको गाउँ एक भयो गाउँ एक भएपछि अनि त्यहाँबाट चाहिँ निर्वाचन क्षेत्र एक भयो भनेपछि त्यो तहगत रूपबाट एकता भएर त्यो मेच्योर गर्यो के चाहिँ परिपक्व भएर परिपक्व एकता भएर आयो सिद्धान्तमा चाहिँ पहिला पनि तपाईँ एकै हुनुहुन्थ्यो भन्नुभयो खास तपाईँहरूको अहिलेको सैद्धान्तिक हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीको लाइन के हो राष्ट्रियता प्रजातन्त्र र उदारवाद हाम्रो मूल लाइन यही तिनवटा हो राष्ट्रियता प्रजातन्त्र र उदारवाद प्रजातन्त्रलाई कसरी परिभाषित गर्नुभयो प्रजातन्त्र चाहिँ फराकिलो प्रजातन्त्र बहुदलीय प्रजातन्त्र अब अहिले जसलाई लोकतन्त्र भनिन्छ त्यही कुरा हो तपाईँको पार्टीभित्रै पनि केही चाहिँ प्रजातन्त्रप्रतिको बुझाइ मा चाहिँ अझै पनि केही नेताहरू यताउता सर्ने क्रम देखिरहेका छ केही विशेष गरेर विश्वबन्धुजीकै कुरा गरौँ उहाँ छोडेर जानुभयो तपाईँले आफूले हेर्दाखेरि चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र जुन तपाईँहरूको सिद्धान्त छ त्यसभित्र नटुङ्गिसकेको तर चलिरहेको बहसका विषयहरू के हुन् अब तपाईँले भने जस्तो त्यो अब हामी हामी पहिला धेरैजना हामीहरू मध्ये राष्ट्रिय पार्टीमा भएका मान्छेहरू चाहिँ पूर्व छौँ पूर्व संस्कार भने चाहिँ राजतन्त्रपट्टि बढी बढी झुकाव रहेको चाहिँ परिस्थिति हो मलाई लाग्छ तपाईँ त्यही मलाई चाहिँ प्रश्न गर्न खोज्नु भएको पनि त्यही हो तर अहिले जुन ढङ्गबाट राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि बढाएको छ त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी यो संयुक्त भएपछि मात्रै होइन कि पहिलाको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीमा पनि तपाईँले हेर्नुभयो भने मानिसहरूको बिस्तारै गणतन्त्रप्रति प्रतिबद्धता बढेर गएको चाहिँ अवस्था थियो अब अहिलेको अवस्थामा राजतन्त्र चल्न सक्छ र भनेर भन्ने चाहिँ व्यवहारिक रूपले त्यो चाहिँ सम्भावना चाहिँ छैन भनेर चाहिँ देखेर र ठिकै छ लोकतान्त्रिक गणतन्त्रमै लागौँ भन्ने चाहिँ सोचाइ त्यहाँनिर अगाडि बढेको छ भनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्रमा नफर्क फेरि तपाईँको संवैधानिक राजतन्त्र कुनै न कुनै हिसाबको संवैधानिक राजतन्त्रमा नफर्किने गरी गणतन्त्रमा लागेको हो राष्ट्रिय प्रजातन्त्र पार्टी गणतन्त्र स्वीकारेकै हो पूरा रूपले स्वीकारे अब फेरि संवैधानिक राजतन्त्र अथवा कुनै पनि हिसाबको तपाईँको चाहिँ त्यो मोडल छोड्यो होइन राजतन्त्रको सम्भावना अहिले चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टीले देखेन त्यसका आधारहरू के हुन् अब विभिन्न कारण गरेर यो मुख्य आधार के हो भने जुन ढङ्गबाट राजतन्त्रको तर्फबाट अब पाँच छ वर्ष अगाडि एउटा कु हो त्यसले नै राजतन्त्रको अन्त गर्यो कि राजतन्त्रले त्यो चारदलीय सरकार देउपाको चारदलीय सरकारमा भएको हामी पनि त्यो सरकारमा थियौँ त्यसमा राजतन्त्रलाई हरेक कुरा सजिलो भएर बसिरहेको थियो हामीले हिसाब गऱ्यौँ भने त्यो बेलामा राजतन्त्र खोजिया धेरै जस्तो कुराहरू चाहिँ भएकै थिए देउपा राजतन्त्रपट्टि बडो सकारात्मक प्रधानमन्त्री थियो र त्यो सरकारले राजतन्त्रलाई कुनै बाधा अडचन पुऱ्याएको थिएन त्यस्तो त्यस्तो सजिलो सरकार पाउँदा पाउँदै पनि प्रतिगमन सचियो भनेर चाहिँ त्यो त्यो भइसकेको अवस्थामा पनि कु गर्नु चाहिँ ठुलो भुल थियो त्यही कुले यो सबै कुराहरू जन्मायो हामीसँग श्रोताहरू पर्खेर बस्नु भएको छ उहाँहरूको कुरा सुनौँ सबभन्दा पहिले म सुर्खेततिर लाग्छु सुर्खेतबाट टेकेन्द्र औरजी पर्खेर बस्नु भएको छ टेकेन्द्रजी नमस्ते नमस्ते हजुर टेकेन्द्रजी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ हजुर हाम्रो अतिथिजीलाई पनि सोधै नमस्ते नमस्ते टेकेन्द्रजी अब के छ भने चाहिँ मेरो प्रश्न यस्तो छ तर यो मङ्सिर साथको चार गते भनेर निर्वाचित आयोगको निर्णय अनुसारबाट भएर चार संहिता भएर बनाएको फेरि चुनाव सर्ने करिब करिब सहितको कता कता फेरि सर्ने कुराहरू चाहिँ म सुन्छु यो के कस्तो हो त्यो पहिलो प्रश्न नम्बर एक थियो यो के हो भत्ता सत्ता मात्रै चाहिँ छुट्याउने एकजना अमेर दोस्रो नम्बरमा के छ भने अमेरदारी एकजना बराबर एक लाख रुपियाँ दस लाख रुपियाँ चाहिँ खर्च गर्ने भन्ने कुराहरू पनि भएको छ अब त्यो अहिले दस लाख रुपियाँ छुट्याउने गत वर्षमा दस लाख रुपियाँ छुट्याउने त्यो काम चाहिँ कुनै पनि नहुने यो यही भएर दिन त जाँदैन खास चुनाव हुन त सक्दैन जस्तो लाग्छ भन्ने चाहिँ हुन्छ कि हुँदैन ए स्पष्ट पारिदिनु होला हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो टेकेन्द्रहरू म अरू केही लिन्छु म टिपिरहेको छु म तपाईँ हुन्छ कलम कलम बडवालजी भन्नुहुन्छ बर्दिया रेडियो भेरीबाट हुनुहुन्छ रेडियो भेरी सुन्दै हुनुहुन्छ उहाँ नेपाल चौतारी रेडियो भेरीबाट सुन्दै हुनुहुन्छ कलमजी नमस्कार नमस्कार हजुर नेपाल स्वागत छ कलमजी तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ हजुर आजको अतिथिलाई पनि नमस्कार नमस्कार अहिले अतिथिलाई म के प्रश्न राख्न चाहन्छु भने अहिले वर्तमान समयमा तपाईँको चुनाव मात्रै निकास हो चुनावले मात्र एउटा निकास दिन्छ भनेर अब चुनावी प्रक्रियामा जाने प्रक्रिया हुनुहुन्छ तपाईँहरू होइन अनि यसै सन्दर्भमा तपाईँको चुनाव निकास हो भन्ने अनि तपाईँको नेपालका एयरपोर्टहरूमा आएर भारतीय अध्यागमन आएर बस्नु भनेको पनि त्यो पनि एउटा निकास हो कि त्यो राष्ट्रियतामाथिको हस्तक्षेप हो त्यसको बारेमा अलिकति प्रश्न पारिदिएको भए हुन्थ्यो भन्ने एउटा अर्को तेत्तिस साल चुनावमा भाग नलिए पनि तपाईँको नलियो भने पनि चुनाव हुन्छ र सम्भव छ अहिलेको परिस्थितिमा भन्ने प्रश्न हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो बर्दियाबाट कलम बडुवालजी लाग्छु ऋषिराम पाण्डेजी हुनुहुन्छ ऋषिरामजी नमस्ते हजुर नमस्कार हजुर ऋषिरामजी भन्नुहोस् आएका अतिथि ब्याङ्कर नमस्कार नमस्कार यो राष्ट्रिय प्रजातन्त्र पार्टी भन्दा बित्तिकै अब अब राजावादी पार्टी भन्दा जनताले विश्वास गर्ने चलन छ र तपाईँले पार्टी एकता गर्नुभयो अहिले राष्ट्र संस्था अन्त्य भइसकेको अवस्थामा पार्टी एकता गर्नुभयो गर्नु तर यसमा न नयाँ युवा पिँढीहरू यसमा लाग्ने जस्तो देखिँदैन त्यसैले अब यस यो बुढाहरूले मात्रै यो पार्टीलाई कति फलाउने फलाउने युवा शक्ति यसमा जाँदैन भने अब यसको भविष्य कस्तो छ भन्ने मेरो जिज्ञासा उहाँ हुनुहुन्थ्यो ऋषिराम पाण्डे प्युठानबाट म धादिङतिर आउँछु हिमाल बोहराजी हुनुहुन्छ हिमालजी नमस्ते नमस्ते हजुर हिमालजी हजुर सर मेरो क्वेसन चाहिँ के भने है हजुर मलाई नेपालको सन्दर्भमा चुनाव गर्नु आवश्यक जस्तो लाग्दैन किन भन्दाखेरि जस्तै हाम्रो चौसठीमा नि भयो चैत अठाइस गते चुनाव राष्ट्रको व्यापक धनधन क्षति भयो त्यसपछि गएर तपाईँको चाहिँ तपाईँको जनताले चुनेका प्रतिनिधिहरू जुन सभासदहरू संविधान सभाको हलमा गएर तपाईँको अनैतिक गतिविधि गर्ने कुर्ती भाँच्ने त्यसपछि गएर बार जाने मसाज जाने डान्स जाने त्यसपछि गएर चाहिँ रातो पासपोर्ट बेच्ने जस्तो अनैतिक गतिविधि गर्यो राष्ट्रको करोडौँ रुपियाँ धन सम्पत्तिहरू खिदियो त्यसपछि गएर जुन युवा वर्गहरू हुनुहुन्छ नि उहाँहरू तपाईँको चाहिँ आफ्नो झोला बगाएर यु चाहिँ थ्रो गर्नुभयो तपाईँको जुन नेपालमा अहिले जुन व्यापक युवा बेरोजगारीको अवस्था छ त्यस कारण तपाईँको जुन यो अपराधिक गतिहरू बढ्दो क्रममा छ त्यस्तै तपाईँको मेरो विचारमा त के लाग्छ भने मेरो सन्दर्भमा त जुन तपाईँको जुन हाम्रो यो छ नि यो बहुदल चाहिँ पाखा लगाएर बरु राजतन्त्र नै स्थापना गर्दा उपयुक्त हुन्छ जस्तो लाग्छ है हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो धादिङबाट हिमाल बोहरा धेरै प्रश्नहरू लिएँ मै म पाले पाले छिर्छु हामीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणा हुनुहुन्छ जी सबभन्दा पहिला यो चुनाव मङ्सिरमै मुख्य एउटा चाहिँ चुनावमा बाधक हुने तत्त्व भनेको माओवादी थिए माओवादीलाई पनि अहिले चाहिँ चिनमा बोलाएको छ र सम्भव बस चिनमा उनीहरूलाई चुनावमा भाग लिन उनीहरूलाई चाहिँ कन्भिन्स गराउने प्रयत्न चाहिँ चिनको तर्फबाट भइरहेको छ भन्ने सुनिया छ अब सुन्न आएको हो कि होइन यो त दैव जानुहोस् है त्यो भन्ने अब हरेक अब चुनाव गरौँ भन्नेमा सरकार पनि छ चुनाव गरौँ भन्नेमा अब प्राय प्राय सबै पार्टी पनि छन् त्यसैले चाहिँ चुनाव हुन्न भनेर चाहिँ सोच्नुपर्ने आधार म चाहिँ देख्दिनँ जस्तो एउटा कति म पढ्दै थिएँ तपाईँले चाहिँ एउटा कार्यक्रममा चाहिँ तपाईँहरूको अध्यक्ष श्रीबहादुर थापाले चाहिँ चुनावको माहौल बन्दै गइरहेको छ भन्ने कुरा गरिरहँदा पशु शमशेर राणाले चाहिँ चुनावमा चाहिँ यो सरकारको चाहिँ राजीनामा का विषयहरूको उठाएर जुन तरिकाले चाहिँ अर्को पक्ष मोहन वैद्यको पक्ष चाहिँ विरोध गरिरहेको छ त्योसँगको वार्ता सफल नबनाइकन चुनावको माहौल बन्दैन भनेर बोल्नुभयो भनेर काहीँ लेखिएको थियो त्यो सायद मिसरिपोर्टिङ हो कि मैले त्यस्तो भने चाहिँ छैन म मैले बारम्बार भन्दै आएको कुरा चाहिँ के हो भने चाहिँ दुईवटा कुरामा मैले चाहिँ जोड दिएको एउटा चाहिँ यो सरकार जुन छ नि यो सरकारको दुईवटा हैसियत प्रधान न्यायाधीश पनि एउटै व्यक्ति हुने र मन्त्री परिषदको अध्यक्ष पनि एउटै व्यक्ति हुने त्यो चाहिँ मिलेन त्यसैले कमसेकम प्रधान न्यायाधीशको पदबाट उहाँ राजीनामा गर्नु पर्यो भन्ने चाहिँ मैले भनेको हो र अब यो पनि मैले भनेको हो कि मोहन वैद्यलाई कन्भिन्स गर्नुपर्छ उसलाई चाहिँ हरेक किसिमबाट चाहिँ त्यो कुनै एक तत्त्वलाई दुई तत्त्वलाई महत्त्वपूर्ण तत्त्व के कुनै महत्त्वपूर्ण तत्त्व बाहिर राखेर रा। संविधान सभाको चुनावको स्पिरिट अनुसार के भावना अनुसार चाहिँ काम हुन सक्दैन त्यसैले सबैलाई समेट्ने प्रयत्न गर्नुपर्छ भनेर मैले भने हो त्यसको माने चुनाव हुन सक्दैन भनेर मैले भने होइन जस्तो अघि एकजना श्रोताले पनि कुरा उठाउनुभयो तेत्तिस दल मोहन वैद्यको नेतृत्वमा केही साना दलहरू पनि चुनावमा को लागि जुन वार्ता आह्वान गरिरहेको छ त्यसमा आएका छैनन् पछिल्लो समयको मोहन वैद्यको पार्टीभित्र भएका बैठकहरूमा चाहिँ चुनावमा नजाने भन्ने तहका सम्मका निर्णयहरू भएको अवस्थामा तपाईँ मोहन वैद्यसँगै जाने अवस्था चुनावमा बढी देख्नुहुन्छ कि तपाईँको राजनीतिक आकलन के हो यो तैँले भने एकदम सही कुरा हो उनीहरूको केन्द्रीय समितिको बैठक पोखरामा बस्यो पोखरामा बस्या बैठकले चुनाव बहिष्कार गर्ने र सशक्त बहिष्कार गर्ने निर्णय लियो त्यसको लगतै पछि फेरि उनीहरूको एउटा चाहिँ चिनमा निम्तो आयो त्यो चिनको निम्तिमा जानुभन्दा अगाडि उनीहरूले पाँचजनाको वार्ता टोली घोषणा गरे जसमा चाहिँ मोहन वैद्य पनि हुनुहुन्छ चाहे उनीहरूको उनीहरूको महत्त्वपूर्ण ठानिया सबै जस्तो नेताहरू त्यो पाँचवटा वार्ता टोलीमा पाँचजना वार्ता टोलीमा छन् त्यसैले कता कता उनीहरूको कुरा चाहिँ मोडियो कि उनीहरू चीनबाट भाग लिनेपट्टि कन्भिन्स हुन लाग्यो कि भन्ने चाहिँ कुरा चाहिँ त्यहाँनिर दर्श्यो यो कस्तो चिज रहेछ जस्तो अघि तपाईँले भन्नुभयो माओवादी पनि अब चुनावमा लाग्छ भन्ने कुराको विश्वास बढ्यो उनीहरूलाई अहिले चिनमा चिनबाट उनीहरूलाई एक लेभलको दबाव छ भन्ने कुरा तपाईँले अघि पनि जोड्नुभयो भनेपछि हाम्रो चुनावको माहौल बनाउनका लागि यो भारतबाट आएको नेताले के बोल्यो र चिनले के भन्यो भन्ने कुराले हाम्रो चुनावको मितिलाई त्यस्तो ठुलो असर पार्दो रहेछ है अब यो यो अंश चाहिँ तपाईँले भने दुर्भाग्य कुरा हो क्या वास्तवमा हाम्रो हाम्रो मुलुकमा चुनाव हुने नहुने कुरा न चीन न हिन्दुस्तानले ठान गर्नुपर्ने कुरा हो अब चीन र हिन्दुस्तान मात्र होइन कि यहाँनिर त कस्तो अवस्था छ भने अमेरिकाले पनि त्यही कुरा भनेको छ युरोपियन युनियनले पनि त्यही कुरा भनेको छ सम्पूर्ण जो जति विदेशी छन् अहिले चाहिँ मङ्सिरमा चुनाव जसरी पनि होस् भनेर चाहनेमा अवस्थामा छ अब त्यसले चाहिँ त्यसले दबाब सृजना गरेन भनेर भन्न सकिने अवस्था छैन यो दुर्भाग्यको कुरा हो किनभने चाहिँ आफ्नो आफ्नो चुनाव आफै ठेगान गर्ने मुलुकको हक हो अब मानौ सम्पूर्ण केही हदसम्मका तपाईँले भनेका शक्तिशाली राष्ट्रहरू चीन भारत चाहिँ मङ्सिरको चुनावको विपक्षमा भएको भए नेपालमा चुनाव हुन्थ्यो कि हुँदैन थियो होला <laughs> तपाईँले ठिक कुरा सोध्नुभयो विपक्षमा भएको भए सम्भावना सायद चाहिँ त्यति अब यो कस्तो हुन्छ भने यो यसो भावे के गर्ने भन्ने यो हाइपोथेटिकल क्वेसन हुन्छ नि तैपनि यसो तपाईँले अहिले द अब देशले नै चुनाव चाहेको बेलामा सबैले चुनाव चाहे भन्ने कुरालाई सदा सहायता पनि मान्न सकिएला तर त्यसलाई दबाब किन हेरियो भन्ने कुरालाई चाहिँ यदि उनीहरूले नचाहेको भए हुन्थ्यो त भन्ने कुराले बढी जवाब दिन्छ कि तपाईँले उठाउनु भएको सही हो प्रश्न तर चाहिँ अब त्यो परिकल्पना गर्न अलिक गाह्रो भयो क्या हामीसँग केही श्रोताहरू पर्खेर बस्नु भएको छ म अरू साथीहरूले दिएको प्रश्नहरू पनि म तपाईँलाई पाले पाला आउँछु म दाङतिर लाग्छु एमडी श्रीजी हुनुहुन्छ श्रीजी नमस्ते नमस्ते नेपाल चौतारमा स्वागत छ श्रीजी तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ धन्यवाद अतिथिजीलाई नमस्कार नमस्कार यो नेकपा माओवादी नयाँ जुन छ त्यसलाई त पछाडिबाट चाहिँ निर्देशन डाइरेक्सन गर्नको लागि चिन रहेछ भने तपाईँहरूको पार्टीको लागि डाइरेक्सन गर्ने कुनै देश त्यस्तो राख्नु भएको छ ब्याकग्राउन्डमा छ कि छैन र यदि छ या त छैन भनेपछि किन राख्नु भएको छैन अथवा बनेको छैन किन सानो दल भावनाले चाहिँ आफ्नो प्रभाव देखाउन सकिन्न भनेर चाहिँ तपाईँको पछाडि कुनै राष्ट्रहरू त्यस्तो छैनन् या छन् त्यो हस् धन्यवाद एमडी श्री यो प्रश्नको जवाब सिधै लिएँ मैले ए अहिले हाम्रो हाम्रो हाम्रो पार्टीलाई डाइरेक्ट गर्ने कुनै राष्ट्र छैन त्यो कारण हामी सानो भएको या ठूलो भएको होइन हामी राष्ट्रवादी पार्टी भएको हाम्रो पार्टीको सिद्धान्त नै राष्ट्रवादी भएको हुनाले हामी अरू अरूको निर्देशन दिँदैनौँ त्यसो त माओवादी काङ्ग्रेस एमाले सबैले भन्छ नि होइन सबैले भन्छन् हामी गर्छौँ पनि फरक त्यही हो कसरी कसरी हेर्ने तपाईँले त्यो फरक देखिरहनु भएको छ हामी चाहिँ त्यो हुन सकिरहेको छैनौँ हेर्ने कसरी अब हाम्रो सैद्धान्तिक आधार राष्ट्रियता प्रजातन्त्र उदारवाद अघि नै बताएँ र अहिलेको अवस्था तपाईँले अघि सोध्नुभएको प्रश्नले पनि प्रतिबिम्ब गर्छ अहिले सायद नेपालको राष्ट्रियता बडो कमजोर अवस्थामा पुगेको छ क्या एक एकचोटि पहिला योभन्दा अगाडि कमजोर अवस्थामा पनि पुग्या हो जब मुलुकले एक तिहाई भूभाग गुमायो त्यो भीमसेन थापाको पालिमा हामीले चाहिँ बेलायतसित लडाइँ लड्दाखेरिमा हामीले एक एकताई भूमि त्यति खराब स्थिति त अहिले छैन त्यो बाहेकको स्थितिमा अहिले चाहिँ राष्ट्रियता साँच्चीकै नाजुक अवस्थामा पुगेको अवस्था छ र हाम्रो पूरा प्रयत्न के राष्ट्र उठाउनेपट्टि जानुपर्छ भन्ने हाम्रो सोचाइ छ हामीसँग खाँचीबाट भरत प्रसादज्यू नमस्कार अतिथिलाई पनि नमस्कार राणाजीलाई पनि नमस्कार नमस्कार मेरो प्रश्न के छ भने यहाँहरूको आगामी चुनावमा एजेन्डा के हो विशेष गरी यहाँहरूले आफूलाई राष्ट्रवादी पार्टी त भन्नुभयो यहाँले राष्ट्रिय एकताको निम्ति के गर्नुभयो सीमा नीतिएको छन् सीमा बलबाट सीमा सुरक्षा बलबाट जुन नेपाली जनताहरू सिमानामा तराईमा छुटिएका छन् यसको खै यहाँहरूले आवाज उठाएको केवल त्यो कागजी राष्ट्रवादी हो कि यहाँहरू चाहिँ वास्तविक राष्ट्रवादी यसमा स्पष्ट पार्नु हजुर हाम्रो हाम्रो चुनावको लागि मुख्य आधार चाहिँ चाहिँ के हुनेछ भने यो अहिलेको अवस्था नेपाललाई जुन बेहालमा पुर्यायो त्यो नेपाललाई बेहालमा पुर्याउने चार दल हो अहिले नेपालमा महँगी बढ्ने अहिले नेपालमा असुरक्षा व्यापक हुने अहिले नेपालमा भ्रष्टाचार आकुल व्याकुल हुने अहिले नेपालमा लोड सेडिङ हुने अँध्यारो हुने र नेपालमा मल खादको ठुलो अभाव बिउ रोप्ने बेलामा हुने यी जम्मै कुराहरू यो सम्पूर्ण सृजना गर्ने यो चार दलको कमी कमजोरीले गरे हो त्यसैले मुलुकले विकल्प खोजिरहेछ एउटा वैकल्पिक शक्ति जसले मुलुक चलाउने दक्षता र अनुभव हासिल गरेको एउटा समूह चाहिएको छ त्यो दक्षता र अनुभव भएको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीमा छ भनेर हामी अगाडि बढेछौँ अब उहाँले एजेन्डाको कुरा उठाइहाल्नुभयो हुन त उहाँले के राष्ट्रियता को तपाईँले राष्ट्रियता तपाईँहरूको मूलभूत सिद्धान्तको एउटा शब्द हो त भन्नुभयो तर त्यसलाई व्यवहार त देख्न पाइएन भनेर पनि गुनासो गर्नुभयो राष्ट्रियताबारे अब उहाँले व्यवहारमा कसरी देख्नु भएन भन्नुभयो मैले चाहिँ बुझिरहेको छैन हामीले राष्ट्रियताको प्रश्न बारम्बार उठाएका छौँ हामी त्यसलाई चाहिँ अगाडि सारेका छौँ र राष्ट्रियताको कुरामा हामी प्रतिबद्ध छौँ त्यसैले चाहिँ यसमा चाहिँ कुनै सन्देह हुनुपर्ने म चाहिँ देख्दिनँ हामीसँग अर्को श्रोता हुनुहुन्छ ढुण्डीराज पोखरेल सर्लाईबाट ढुण्डीराजजी नेपाल चौतारमा तपाईँलाई स्वागत छ धन्यवाद दाई नमस्ते हजुर भन्नुहोस् नमस्ते पनि नमस्ते हजुर भन्नुहोस् मेरो प्रश्न के छ भने देशको प्रमुख शत्रु भनेको राजतन्त्र भन्ने गरिन्थ्यो अब संविधान बनाउने सन्दर्भमा राजतन्त्र नरहेको अवस्थामा पनि संविधान नबनेको प्रमुख कारण के हो र कतै फेरि पनि यी ठुला दलहरूले राजतन्त्रलाई फर्काउने षड्यन्त्र गरेका छैनन् भन्ने मेरो प्रश्न हो हजुर राणाजी राजतन्त्र फर्काउने कोसिस गर्ने अहिले घोषित उद्देश्य लिएर अगाडि बढ्ने त एउटै दल छ त्यो हो राप्रपा नेपाल त्यो बाहेक अरू कसैले चाहिँ राजतन्त्र चाहिँ फर्काउँछु भनेर चाहिँ आफ्नो घोषणापत्र बनाएको चाहिँ अरू दल चाहिँ मैले थाहा पाएसम्म चाहिँ छैन र तपाईँले भन्नुभयो अब राजतन्त्र न राजतन्त्र हट्दैमा संविधान बन्ने या चाहिँ राजतन्त्र रहँदा चाहिँ संविधान नबन्ने भन्ने त कुरा होइन नि त्यसैले तपाईँले जुन प्रश्न राख्नुभयो कि राजतन्त्र हटेपछि किन संविधान बनेन भन्ने त्यो प्रश्नै नै अलिक चाहिँ असान्दर्भिक हो कि भन्ने चाहिँ मलाई लाग्छ प्रकाश ढुङ्गानाजीले फेसबुकमा लेख्नु भएको छ राप्रपा नेपालसँग तपाईँहरू बिच कुरा मिल्न सकेन किन अबको राजनैतिक भविष्य गणतन्त्रको कि राजतन्त्रको तपाईँ के देख्नुहुन्छ भनेर सोध्नु हुन्छ तपाईँले हामी गणतन्त्रमा गइसक्यौँ भनेर पनि भन्नुभयो तर राप्रपा नेपालसँगको तपाईँहरूको एकीकरणको सम्भावना कति छ राप्रपा नेपालसित हामीले एकीकरणको प्रयासलाई छोडि नै सके अवस्था चाहिँ छैन तर अस्तिलो भएको अस्तिलो भएको दुईवटा पार्टीको बीचमा यो भएको कुरा राजतन्त्रकै प्रश्नले हो कि हामी गणतन्त्र मानिसक्या उनीहरू राजतन्त्र कायमै रहनुपर्छ भने हुँदाखेरिमा चाहिँ बीचमा बीचको बाटो निस्किन सक्या नसक्या भएर यसले अस्तिलो पार्या हो नत्र चाहिँ हामी सकेदेखि राप्रा नेपाल र हामी पनि मिल्न पाए राम्रो हुने भनेर सोच्ने पार्टी हौँ तर एउटा कुरो अचम्म नि जस्तो अब राप्रपा नेपाल यदि तपाईँहरू गणतन्त्रमा स्पष्ट रूपमा गइसक्नु भएको हो भने राप्रपा नेपाल राजतन्त्रमा स्पष्ट रूपमा बसिरहेको भने भएस त यो त तपाईँको पुरै दुईतिरको ध्रुव एकै ठाउँमा आउने सम्भावना अझै बाँकी छ भन्दाखेरि सिद्धान्तको मूल्य मान्यता अरू किसिमबाट पनि हेर्नुहोस् न सधैँ उनीहरू राजतन्त्र बोकिरहनु पर्छ पर्दैन भन्ने पनि हेर्नुहोस् न त्यो पनि हिसाब गर्नुहोस् उनीहरूले चाहिँ एक दिन बुझ्छन् भन्ने तपाईँको कुरा अब के होला हामीलाई फेसबुकमै वीरेन्द्र कणेलजीले के भनेर लेख्नुभएको छ भने वीरेन्द्र वीरेन्द्र कणेल उहाँ के भन्नुहुन्छ देश बिस्तारै लिगभन्दा बाहिर गएको छ देश यस्तो नाजुक अवस्थाबाट गुज्रिरहेको बेलामा लोकतन्त्र पनि धरापमा परिरहेको बेलामा तपाईँको पार्टीको भूमिका के हुन्छ राणाजी भनेर सोध्नुहुन्छ मुलुक लिग बाहिर जान थालेको भन्ने तपाईँको प्रश्न सही हो लिग बाहिरै जान खोजिरहेको छ मुलुक र लिग बाहिर जानेको मुलुकलाई लिगमा फर्काएर ल्याउनु चाहिँ हाम्रो मूल प्रयत्न हुनेछ कसरी त भन्ने प्रश्न अब मुख्य एउटा चाहिँ सक्षम शासन दिनु पऱ्यो मुलुक मुलुकमा मुलुकमा अब चाहिँ स्थिर अहिले तिन चारवटा कुरा मुलुकलाई अहिले चाहिँ नितान्त जरुरी छ यो संविधान सभाको चुनावपछि एउटा स्थिर सरकार आउनु पऱ्यो अब संविधान सभाको चुनाव भयो कुनै दलले पनि बहुमत पाएन स्थिर सरकार हुन सकेन भने चाहिँ पुरानै कथा दोहोरिन्छ अब स्थिर सरकार कसरी आउँछ जब नेपालमा चाहिँ तपाईँको सबैभन्दा बढ्ता पार्टीहरू चाहिँ निर्वाचन आयोगमा दर्ता भएका छन् बहुमतको सम्भावना जति धेरै पार्टी दर्ता हुन्छन् र चुनावमा जान्छन् यदि पार्टीहरू बलियै छन् सबै पार्टीहरूको अस्तित्व राम्रै छ भनेर मान्यो भने त्यो विभाजितै हुने हो त्यो सिटहरू त्यो स्थितिमा तपाईँ स्थायी सरकार यसपालिको चुनावले त्यो माहौल देला भन्ने आश गर्नुहुन्छ अब तपाईँले यो प्रश्न सही प्रश्न सोध्नुभयो सबै पार्टीहरू आफ्नै बाटोमा जाने भएदेखि स्थिर सरकार पैदा हुन गाह्रो छ अहिले साँच्चीकै चाहिएको कुरा के हो भने चाहिँ एउटा एउटा कोलेसन के दस बाह्र पार्टीको बिचमा एउटा कोलिसन हुन सकेर त्यो कोलिसनले एउटा चाहिँ दिएदेखि स्थिर सरकार बन्ने धेरै बढी सम्भावना हुन्थ्यो अब त्यो दिशामा गइसकेका छैन राजनीति तपाईँले हेर्नुभयो भने आज यो कोलिसनको कुरा गरौँ तपाईँले हेर्नुभयो भने चुनावभन्दा अघि त्यो कोलिसन भनेर जुन लेभलको सञ्जाल एक ठाउँमा आउन सक्ने पार्टीका हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यो कोलिसनमा आफूलाई नजिक देखेका अरू पार्टीहरू को हुन् त अब एकताको होइन माओवादी सरकार एकीकृत माओवादी सरकार चलाइरहेको बखतमा एउटा कोलिसन त बनाएको थियो एउटा कोलिसन नेपाली कङ्ग्रेस एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी जनमोर्चा पार्टी विभिन्न अरू सात आठवटा अरू पार्टी र त्यो उसको चाहिँ एउटा चाहिँ मोर्चा बनाएको थियो जसले चाहिँ त्यो सरकारको विरोध गरेको थियो एउटा सम्भावना त्यसको पनि हो त्यसो त्यो दिशामा सकारात्मक कुरा बढेको अवस्था छैन तर एउटा सम्भावना त्यो हो कि भनेपछि नेपाली कङ्ग्रेस नेकपा एमाले लगायतकासँग पनि कोलिसन बन्न सक्छ राप्रपाको भन्ने तपाईँको कुरा अँ हामी त खुला छौँ त्यसमा केही पहल गर्नुभएको छ पहल गरेछ छ पहल सकारात्मक भइसकेको छैन तपाईँहरूको पहल चाहिँ के हो के गर्नुभएको छ हामीले नेपाली कङ्ग्रेस र एमालेसित कुरा बिछायौँ यो दिशामा जाउँ भनेर भन्दा उनीहरूकोबाट चाहिँ सकारात्मक रेस्पोन्स नआएपछि अनि त्यहाँ त्यसलाई फलोअप गरेनौँ हामीसँग केही श्रोताहरू पर्खेर बस्नु भएको छ अरू म लिइहाल्छु सागर अधिकारी हुनुहुन्छ नुवाकोटबाट सागरजी नमस्कार नेपाल चौतारमा स्वागत छ हजुर नमस्ते हजुर सागरजी भन्नुहोस् राणाजीलाई नमस्ते नमस्कार सरजी धेरै राम्रा गर्नुभयो व्यवहार कस्ता छन् तपाईँहरूका सबैले देखिसकेकै कुरा हो अब भनौँ न अब तपाईँ हामीले हेर्ने हो भने तपाईँ मात्रै नगरौँ समग्र नेपालका नेताहरूको कुरा गर्ने हो भने अब अस्ति बिहान एउटा नेता आयो भने त्यो नेतालाई चाहिँ भेट्नलाई लाइन लाएर जाने अब त्यहाँनिर गएर राष्ट्रियता के हो आफ्नो मर्यादा के हो सबै भुल्ने क्या भनेपछि समग्रमा हाम्रा नेता चाहिँ एउटा दलबाट नि दलबाट नियन्त्रित हुन नसक्ने दलकाबाट नियन्त्रित नभएर स्वतन्त्र यसरी चलिरहेका छन् कि उनीहरूलाई कसले चलाएर थाहा नभएको स्थितिमा तपाईँलाई के लाग्छ यी नेताहरू कहाँबाट चलेका हुन् र अन्त्यमा चाहिँ चाहिँ समग्र प्रतान्त्रिक एकता हस्कर नेपालमा आवश्यक चाहिँ दुई पार्टीको देखिन्छ मध्यममा एउटा कम्युनिस्ट र गैर कम्युनिस्ट यस्तो स्थितिको निम्ति चाहिँ परतन्त्र तपाईँहरूको पार्टीले चाहिँ कस्तो पहल गरेको छ हस् धन्यवाद सागर अधिकारी नुवाकोटबाट हुनुहुन्थ्यो अब नेपालका पा नेपालका पार्टीलाई भन्नुभयो कि नेपालका नेतालाई भन्नुभयो कसो चलाएको थाहा नहुने भयो भनेर चाहिँ तपाईँले भन्नुभयो अब मलाई लाग्छ अधिकांश अधिकांश नेताहरू पार्टीहरू कसरी चलाएर चलाएका छैनन् आफै चल्या छन् आफै चल्दाखेरिमा चाहिँ सहयोगको लागि कहीँ खोजखाज गर्छन् होला जस्तो लाग्छ अब उहाँले पछिल्लो सन्दर्भ जोड्न खोज्नुभयो होला भारतका एकजना विदेश मन्त्री नेपाल आउँदाखेरि जसरी पूर्व प्रधानमन्त्रीहरू चाहिँ भेट्न जानुभयो त्यो कुरालाई पनि जोड्नुभयो उहाँले ए मिस गरेँ होइन ठिकै हो तपाईँले भने त्यो चाहिँ पूर्व प्रधानमन्त्रीहरूले लर्को आएर हिन्दुस्तानको परराष्ट्र मन्त्रीलाई भेट्नु चाहिँ मर्यादाक्रम अनुसार उपयुक्त होइन सूर्यबहादुर थापाको कुरा सूर्यबहादुर थापा चाहिँ लन्चमा जानुभएको थियो अब एउटा साधारण लन्चमा भाग लिने भन्दाखेरिमा चाहिँ त्यो लन्चको निम्ति दिँदाखेरिमा को को आउँछ को को आउँदैन त्यसमा त्यति मर्यादा लागु हुँदैन व्यक्तिगत भेटघाटमा चाहिँ त्यो कुरा याद गर्नु पऱ्यो भन्ने हो हामीसँग अर्पण श्रोताहरू पर्खेर बस्नु भएको छ नुवाकोटबाट म अछामतिर लाग्छु सुदूरपश्चिम शिवराज ढुङ्गानाजी हुनुहुन्छ शिवराजजी नमस्ते नमस्कार हजुर शिवराजजी भन्नुहोस् नमस्कार नमस्कार शिवराजी हजुर यो मैले के जान्न खोजेँ भर्खरै अब कुरा पनि आयो जस्तो अब विदेशी हस्तक्षेपका कुराहरू अब भारतले सबभन्दा बढी हस्तक्षेप गर्ने अहिले चिन पनि त्यसमा केही क्रम बढी राखे भन्ने कुरा कुराहरू छ अब यो भारतले चाहेमा चुनाव हुने नेपालको राजनीति उथल पुथल हुने सरकार परिवर्तन हुने कुराहरू छ अब यो अहिलेको सरकार जो मन्त्री परिषदका अध्यक्ष हुनुहुन्छ उहाँले नेपालको संविधान सभालाई असफल गराएपछि यो उहाँ पुरस्कार स्वरूप अध्यक्ष बन्नुभएको हो भन्ने कुरा पनि आइरहेको छ अब भारतले सबै चाहेपछि हुने भनेपछि नेपालको संविधान अब आगामी संविधान कसरी बन्छ होला तपाईँहरूलाई के लाग्छ हस् धन्यवाद शिवराज ढुङ्गाना अछामबाट हुन्छ म त्यसमा आउँछु वासुदेव पौडेल हुनुहुन्छ दाङबाट हुनुहुन्छ वासुदेवी नमस्ते हजुर नमस्कार नमस्कार हाम्रो आशंका नेपाली जनताको आशंका के भनेपछि चुनाव हुन्छ वा हुन्न भन्नुभन्दा पनि चुनावपछि संविधान बन्छ कि बन्दैन भन्ने कुरो चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ विषयको आशंका चाहिँ हाम्रो नेपाली जनतालाई छ है वैद्य गुटका तेत्तिसवटै दलहरू चाहिँ झगडाको निम्ति कार्यदल गरेर एकता गरिरहेका छन् अब त्यो उपयोग चुनाव उपयोगको लागि एकता गर्दाखेरि पनि त राम्रै हुन्थ्यो होला त्यसमा तपाईँको भ्यू के छ हस् उहाँ हुनुहुन्थ्यो वासुदेव पौडेल मानपुर दाङबाट हेमन्त उपाध्यायजी नेपालगञ्जबाट हुनुहुन्छ हेमन्तजी नमस्ते नमस्ते आजको अतिथिज्यूलाई पनि मेरो तर्फबाट नमस्कार नमस्कार हजुर मेरो प्रश्न के छ भने जुन अहिले तपाईँ एउटा चुनाव गर्ने एजेन्डा लगेर अगाडि हिँडिराख्नु भएको अवस्था छ यो अवस्थामा यदि दुर्भाग्यवश कुनै पनि कारणवश चुनाव हुन सकेन भने त्यसपछिको देशको अवस्था के हुन्छ र यो प्रधान न्यायाधीशको सरकारको अवस्था के हुन्छ प्रधान न्यायाधीशको सरकार यसरी लम्बिरहँदा त तपाईँहरूप्रति जनतामा अझै नेगेटिभ इम्प्रेसन पर्न जान्छ र एउटा छोटो प्रश्न अर्को छ तपाईँले भन्नुभयो सम्पूर्ण दोष चाहिँ चार दलमा छ राष्ट्रिय बिगार्नुमा यदि तपाईँहरू तिन उनीहरूका विरुद्धमा राष्ट्रिय दबाब सिर्जना गर्ने अवस्था नभएकै हो त सात दलले त जन जनआन्दोलन दुईको अवस्थामा राज्यको विरुद्धमा त्यस्तो सैन्य सैन्य शक्तिको विरुद्धमा त जनदबाब सिर्जना गर्यो भने तपाईँहरू जागो सात दलको विरुद्धमा त्यस्तो गर्न नसक्ने अवस्था नै भएको हो त हस् धन्यवाद उहाँ हेमन्त उपाध्याय पालेपाल प्रश्नमा आउँछ सबभन्दा पहिला अघि एकजना श्रोताले सोध्नु भएको थियो यो देशमा चुनावको आवश्यकता नै हो त भनेर त्यो प्रश्नमा आउन बाँकी नै थियो अहिले यहाँ श्रोताले भन्नुभयो चुनाव हुनु छ हुँदैन भन्दा नै संविधान बन्छ बन्दैन संविधान बन्छ भन्ने कुराको ग्यारेन्टी केले गर्छ भन्ने दुईजना श्रोताले प्रश्न गर्नुभयो जस्तो तपाईँहरूको संविधान सभामा तपाईँहरू पनि एउटा स्टेकमा हुनुहुन्थ्यो र आठ सिट थियो होइन राप्रपा आठ सिट थियो भनेपछि त्यहाँभित्र रहेर बस्दाखेरि जुन माहौलमा संविधान बनेन अहिले तपाईँ के देख्नुहुन्छ जसले संविधान बनाउने बाटोतिर देशलाई लैजान्छ अब संविधान सभाको चुनाव भयो र संविधान सभा पहिल्यै जस्तो आयो अथवा मिश्रित किसिमको चाहिँ परिणाम त्यहाँनिर आयो जसबाट चाहिँ विभिन्न दल विभिन्न कसैको पनि बहुमत भएन भने चाहिँ संविधान बनाउन चाहिँ त्यति सजिलो हुने चाहिँ अवस्था हुँदैन संविधान बनाउने अवस्था सजिलो छैन भनेर धेरै नेताहरूले यहाँ आएर बोल्नुभयो यो अप्ठ्यारै छ भने त चुनावमा संविधान सभाकै चुनाव गर्नुको औचित्य के होला यसमा एउटा प्रश्न छ के तपाईँको करिब पचासी प्रतिशत संविधान बनाउने प्रश्नहरू चाहिँ पहिलाकै संविधान सभाले तय गरिसके अवस्था छ पन्ध्र प्रतिशत लगभग बाँकी छ त्यो पन्ध्र प्रतिशत चाहिँ मैले चाहिँ कम महत्त्वपूर्ण छ भने होइन है बडो महत्त्वपूर्ण अंश चाहिँ बाँकी छ अब त्यो एउटा उपाय के हो भने अब विवादित प्रश्न प्रेजिडेन्सियल सिस्टम कि प्राइम मिनिस्टरियल सिस्टम कुन चाहिँ लागू गर्ने भन्ने चाहिँ कुराहरू छ यस्तो कुराको विवाद चाहिँ टुङ्ग्याउन सकियो भने अनि त्यहाँबाट संविधान बन्छ ती विषयहरू त यदि तपाईँले भनेकै कुरा मान्ने हो भने त यो पचासी प्रतिशत तय भइसकेका छ पाँचवटा कुरामा विवाद छ भनेर जाने हो भने त हामी त किन संविधान सभाको चुनाव लिएर जाने रेफरेन्डममा गए भइहाल्यो होइन केही गरी संविधान सभा बन्यो होइन संविधान सभामा यी प्रश्नहरू राखियो यो संविधान सभामा प्रश्न राख्दाखेरि एक वर्ष दुई वर्ष त्यो छलफल गर्दाखेरि टुङ्गिन सकेन भने त्यो बेला त रेफरेन्डम जान बाध्य नै भइन्छ भनेपछि त अझै तिन चार वर्ष चाहिँ अनुसन्धानै यसो प्रयोगमै जानुपर्ने भयो होइन मेरो आशा के छ भने चाहिँ कि ज्यादै ठुलो फरक नभएको हुँदाखेरिमा त्यो पन्ध्र प्रतिशत प्रश्नहरू अत्यन्त महत्त्वपूर्ण भए पनि त्यो टुङ्गोमा पुग्न सक्छ कि भन्ने मेरो आश चाहिँ छ हामी अन्त्य अन्त्यतिर आइसक्यौँ तर अरू के श्रोताहरू टेलिफोनमा अझै पर्खेर बस्नु छ म दुईजना चाहिँ लिइहाल्छु आजलाई रौतडतिरबाट लिएँ मैले जनार्दन पोखरेल हुनुहुन्छ जनार्दनजी एकदमै छोटोमा आफ्नो कुरो राखिदिनुहोस् हजुर अहिले पहिला राजा हुँदाखेरि त्यहाँ देश शान्ति थियो संविधान पनि बनिरहन्थ्यो अहिले के अरे नेता हुँदाखेरि त्यहाँ भ्रष्टाचार पनि बढी हुन्छ अनि काम पनि हुँदैन अनि भाषण मात्रै गर्छ अहिले नेता आएर देश बिग्रिहाल्यो नि त यही प्रश्न गर्छु उहाँ हुनुहुन्छ जनार्दन पोखरेल रौतरबाट झापा बनबाट म पदम भट्टराईजीलाई लिन्छु पदमजी नमस्ते नमस्ते छोटोमा है पदमजी अध्यक्षज्यूलाई नमस्कार तपाईँहरू आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ मैले तपाईँहरूलाई पाँच दस सहयोग गरेँ भने मैले के पाउँछु हस् पर्दैन होला पदमबाट हुन्थ्यो झापाबाट मैले त प्रश्नै बुझिनँ के के भने उहाँले चाहिँ नेता नेता आएर चाहिँ देश झन् बिग्रियो यो समाज बरु चाहिँ बरु चाहिँ नेता नहुँदा ठिक थियो भन्ने लाइनको कुरा गर्नुभयो अब नेतै नभएर त कसरी देश चल्ला र होइन अब नेता पनि छैन पार्टी पनि छैन भने देश चल्छ भनेर त सम्भावना छैन के पदम भट्टराईजीले झापाबाट सोध्नु भएको प्रश्नमा जाउँ उहाँले भन्नुभयो तपाईँहरू पार्टी खर्च यसपालि पार्टी खर्च देखाउ आम्दानी देखाउनु नपर्ने नियम निर्वाचन आयोगले लिएर आयो दस लाखसम्म खर्च गर्न पाइने भनिएको थियो म एकदम छोटोमा म तपाईँलाई सोध्छु सबभन्दा पहिला तपाईँ त धेरैचोटि प्रत्यक्ष उठेको धेरैचोटि प्रत्यक्ष जितेको मान्छे बताइदिनुहोस् दस लाख खर्च प्रचार प्रसारका लागि आफैमा धेरै हो कि थोरै हो कि ठिक्क हो कि के हो यो थोरै हो एकदमै थोरै हो एकदम थोरै हो तपाईँ भइदिया भए ल कति कति खर्च गर्नुपर्छ होला सिन्धुपाल्चोकमा तपाईँ उठ्दाखेरि तपाईँले गर्ने खर्च कति हो अब यो मलाई नसोधौँ तपाईँको अहिलेको अहिले है किनभने चाहिँ <laughs> मैले आचार संहिता लागू भइसकेको उसमा चाहिँ मानेर अगाडि बढ्नुपर्छ त्यसैले मैले आचार संहिता मानिदिन्छु हजुर तपाईँले अब आउने चुनावमा दस लाख मात्रै खर्च गर्नुहुन्छ म आचार संहिता मानिदिन्छु आचार संहिता मान्नु र दस लाख मात्रै खर्च गर्नुको फरक कहाँनिर छ फरकै छैन नि <laughs> कतिको सम्भव देख्नुहुन्छ अब यो सम्भावना त्यति उच्च छैन तपाईँको तर अब आचार संहिता नमान्ने नमान्ने विकल्पै छैन अनि तपाईँहरूले कहाँबाट चाहिँ आम्दानी स्रोत जुटाउनुहुन्छ भनेर सोध्नुभयो पदमजीले त्यसको जवाब ठ्याक्कै छ त अब मैले आफै गर्ने गरेर त आफै उठाउ अलिअलि उठाइन्छ अनि नत्र आफै खर्च गरिन्छ उठाउनेहरूलाई के भनेर माग्नुहुन्छ भनेर सोध्नुभयो मुलुक सुधार्छु तपाईँहरूलाई तपाईँहरूलाई एउटा चाहिँ राम्रो मुलुक दिन्छु भनेर भनेर त्यसको आधारमा सहयोग माग्ने हो पत्याउँछन् पत्याउँछन् अहिलेसम्म छ हस् धेरै धेरै धन्यवाद परशु शमशेर राणाजी तपाईँले आफ्नो अमूल्य समय नेपाल चौतारीलाई दिनुभयो हामी नेपाल चौतारीको अन्त्यतिर आइसक्यौँ नेपाल चौतारी देशभरिका विभिन्न रेडियोसँग सहकारी गरी एन्टेना फाउन्डेसन नेपाल उत्पादन गर्छ आज हामीले चुनावको तयारीका बारेमा कुराकानी गऱ्यौँ राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणासँग भोलि बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोली गणेश आचार्य निशा राई प्रविधिज्ञ राजेन्द्र रिजाल र म राजन पराजुलीलाई पनि बिदा दिनुहोस् नमस्कार Oh.